दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोगागनको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म व्यवसायमा रहेर तपाईँसँगै भेटघाट गर्नको निम्ति आउने गर्छौँ हामी व्यवसायमा रहेर हामी तपाईँकै लोकभाकाहरू सुन्छौँ लोकगीतहरूलाई विशेष हामी प्राथमिकता दिन्छौँ त्यही लोकगीतहरू तपाईँ गाउन चाहनुहुन्छ तपाईँको मनमुटुमा बस्न सफल भएको छ भने आज पनि तपाईँ आउन सक्नुहुनेछ दुईवटा फोन लाइन आज पनि हामीले बिल्कुलै खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ आउनुहोला कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने हुने मित्रहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका त्यो मौकाको लागि भने तपाईँ आउनुपर्ने हुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाएर हिँड्ने गर्छौँ जुन भाकाहरू हाम्रो मनमुटुमा बस्न सफल भएका छन् ती पुरानो होस् चाहे नयाँ होस् ती नयाँ पुस्ताले पछ्याउने भाकाहरू पनि तपाईँ गाउन सक्नुहुनेछ र तपाईँ आफैले शब्द कोर्नु भएको छ रचना गर्नु भएको छ भने पनि आउन सक्नुहुनेछ कार्यक्रम लोगागनको व्यवसायसम्म शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर र गत हप्ताका विजेता मित्र हिरलाल पखरिन तामाङज्यू पनि हामीसँगै हुनुहुन्छ र उहाँ गत हप्ता विजेता बन्नुभएको थियो र स्टुडियोसम्म आइपुग्नु भएको छ उहाँसँगको भलाकुसारीलाई पनि म एकैछिनपछि अगाडि जोड्नेछु र उहाँको गीतलाई पनि तपाईँ समक्ष राख्ने जमर्को मेरो रहनेछ आउनुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस शून्य पाँच त्रिसठी तिन सय तेत्तिस सँगसँगै तपाईँलाई मिठा मिठा लोक भाकाहरूले पनि साथ दिने हाम्रो जमर्को रहनेछ गत हप्ताका विजेता मित्र हिरालाल पाखरिनजीसँगको ज्यूसँगको कुराकानीलाई म अगाडि जोड्न चाहन्छु यो समयमा र उहाँलाई स्वागत गर्छु यो समयमा हिरालालजी हजुर नमस्कार सन्चै हुनुहुन्छ नमस्कार अनि के छ नयाँ नौलो खबर सुनाउनुहोस् नयाँ नौलो अब भर्खर बर्खा लाग्यो भनौँ अब खेतीपाती नै हो कोराकतिर रोपाई भइसक्नु भएको छ कि भएन कोराकतिर रोपाई भएको छैन भएको छैन है साउनतिर मात्रै अब लाग्छ हुन्छ होला साउनतिर भनेपछि मकै रोप्नको लागि अलि अबेर भयो है अलि यसपालि समयले अलि पछ्याउडा पछ्याउडे समय भयो जस्तो अलि ढिलो जस्तो भयो यो पानीले पनि साथ दिएन यसपालि होइन र मकै रोप्ने बेलामा पानी परेन र धान रोप्ने बेलामा फेरि पानी नपर्ला भन्ने डर छ एकदमै त्यो त एकदमै भयो र गत हप्ता कुन भाग गाउनु भएको थियो स्टुडियोसम्म आइपुग्न निम्ति तपाईँले मैले आफ्नै रचनामा एउटा भनौँ आफ्नै रचना सङ्गीत भनौँ अब लय भनौँ होइन आफ्नो बनाएको थिएँ सायद आज म त्यसैलाई फेरि रिपिट गर्न चाहन्छु सुरुवातमै यही गीत सुनाउनुहुन्छ गत हप्ताकै गीत हजुर हुन्छ सुरु गरौँ है हजुर हुन्छ सुरु गर्नुहोस् हिमल चुली पल्लोपट्टि गाई मरेको सिनु हिमल चुली पल्लोपट्टि गाई मरेको सिनु फुल दिए ओली जला औठी लैजाउ चिनु सानो औठी लैजाउ चिनु फुल दिए ओइली जाला औठी लैजाउ चिनु सानो औठी लैजाउ चिनु दिन्छु चिनो भनेर जतन गरी चमेली राख साचेर दिन्छु चिनो मलाई भनेर जतन गरी चमेली राख साचेर कोमल पल्लोपट्टि छेउछेउ बग्ने खोला हिमल चुली पल्लोपट्टि छेउछेउ बग्ने खोला मेरो माया तिमी माथि तिम्रो कहाँ होला सानो तिम्रो कहाँ होला मेरो माया तिमी माथि तिम्रो कहाँ होला सानो तिम्रो कहाँ होला साँचो माया म दिन्छु आउन जीवनभरि चमेली सँगसँगै बिताउन साँचो माया म दिन्छु आउन जीवनभरि चमेली सँगसँगै बिताउन निन्द्रा चोरै लाने रूप किरानी मेरो निन्द्रा चोरै लाने रूप किरानी सुन माथि सुगन्ध जै मिठो बोल्ने पनि तिम्रो मिठो बोल्ने पनि सुन माथि सुगन्ध जै मिठो बोल्ने पानी तिम्रो मिठो बोल्ने पानी लाली ओठा मुसुकै हाँसियो त्यही मुस्कानमा चमेली तिरती बसियो लाली ओठा मुसुकै हाँसियो तिम्रै मुस्कानमा चमेलीतिरती बसियो तिम्रो यादले रात दिन मलाई सताउँछ तिम्रो यादले रात दिन मलाई सताउँछ तिम्रो निम्ति छाती भित्र मन्दिर बनाएको छ सानो मन्दिर बनाएको छ तिम्रो निम्ति छाती भित्र मन्दिर बनाएको छ सानो मन्दिर बनाएको छ पवित्र मन्दिरमा आउन दिलको ढोका चमेली उघारी बसन पवित्र मन्दिरमा आउन ढोका चमेली खोलेर बसन दिलको धोका खोलेर बसन दिलको धोका चमेली बसन ढोका उघारी बसना यस्तै यस्तै मिठो भाका गाउनुभयो र हिरालालजी यसरी गाइराख्दाखेरि कस्तो अनुभव भइराखेको छ स्टुडियोमा आएर गाउँदाखेरि चाहिँ स्टुडियोमा गाउनु र हामीले बाहिर फोन लाइनमा गाउनुमा फरक पर्छ फरक पर्छ है एकैछिनपछि तपाईँसँगको भलाकुसारलाई म जोड्छु कोही साथी आइसक्नु भएको छ उहाँलाई फोन सम्पर्कमा ल्याउने जमर्को हाम्रो हजुर नमस्ते कहाँदेखिको बोल्नु हजुर सौराचोकबाट दिपक सुनवार के छ दिपकजी कल खबर एकदम मेरो पनि ठिकठाक छ अनि दिपकजीको नयाँ नौलो खबर चाहिँ के छ त्यतातिरको सुनाउनुहोस् पानी परेको छ है चिसो चिसो मौसम छ होइन अनि आज कुन भाका गाउनुहुन्छ आज तिजकै गाउनुहुन्छ हुन्छ सुरु गर्नुहोस् ए पोहरको तिजमा शिवजी पुज्यौ मन्दिरमा गएर मन्दिरमा गएर अहिलेको तिजमा घुमाउँछु सानो पोखरा गएर पोखरा दीपकजी निकै सुन्दर तरिकाले गाउनुभयो रेडियो सँगै रहनुहोला छुट्टी है त नमस्ते दिपक सुनवार आउनुभएको थियो सौराज चोकबाट तपाईँ पनि आउन चाहनुहुन्छ भने शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउन सक्नुहुनेछ कोही साथी फेरि पनि आउनु भएको राज आउनु भएको छैन अनि तर्खर गरिराख्नु भएको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ पनि उपसाईसम्म आउनुहोस् रमाइलो कुराकानी सँगसँगै तपाईँसँग त्यो गला छ कला छ भने तपाईँ गाउन सक्नुहुनेछ र तपाईँ त्यो गाउने कला हुँदाहुँदै पनि आफ्नो प्रतिभालाई देखाउन ठाउँ देखाउने ठाउँ पाइराख्नु भएको छैन भने तपाईँकै लागि भने हामीले कार्यक्रम लुगागनको व्यवसायलाई विगतको दिनदेखि नै तपाईँ माझ लिएर आइराखेका छौँ आउनुहोला शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँको त्यो त्यो स्वरलाई तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने जमर्को मेरो पनि रहनेछ र कार्यक्रममा आएर राम्रोसँग हुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को साता यस स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका जित्नुहुनेछ र त्यो मौकाको लागि भने तपाईँ आउनु आउन सक्नुहुनेछ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो गएर कोही साथी फेरि पनि उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर हेलो नमस्कार हजुर निकै सानो स्वर आइराखेको छ तपाईँको आवाज है हेलो एकदमै सानो आवाज आइराखेको छ तपाईँले अलिकति ठुलो स्वरमा चाहिँ बोलिदिनुहोस् त को बोल्नु हो भण्डाराबाट माया सिलवा निकै सानो आवाज आइराखेको छ मायाजी है हेलो एकदमै सानो आवाज आयो तपाईँको बुझ्न गाह्रो पर्यो के गर्ने होला ए हाम्रो चाहिँ आवाज सुनिराख्नु भएको छ है हुन्छ कार्यक्रममा आउनु भएको छ कुन भएको सुनाउनुहुन्छ आज हेलो तपाईँको आवाज एकदमै कम आइराखेको छ सानो राखेको छ मायाजी है मायाजी हुनुहुन्थ्यो भण्डाराबाट माया सिलवाल आउनुभएको थियो उहाँसँगको भलाकुसरले अलिकति हामीले जोड्न सकेन आवाज एकदमै कम आइराखेको थियो र तपाईँ मोबाइल फोन युज गर्दै हुनुहुन्छ भने अलिकति नेटवर्क टिप्ने ठाउँबाट फोन गर्नुभयो भने अझै मलाई सजिलो हुनेछ तपाईँसँग कुसारी गर्नको निम्ति तपाईँको आवाजलाई सुन्नको निम्ति बुझ्नको निम्ति अनि तपाईँको त्यो गलालाई तपाईँ श्रोता सामक्ष पुर्याउनको निम्ति हामी एकदमै आभारी हुनेछौँ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ गत हप्ताको विजेता मित्र हिरोलाल तमाङ पाखरिनज्यू पनि हामीसँगै हुनुहुन्छ र उहाँको गीतलाई पनि हामी सुनिराखेका छौँ यो समयमा उहाँसँगको भलाकुसारी नै म अगाडि जोड्न चाहन्छु हिरोलालजी हजुर कुन भाका गाउनुहुन्छ अब यो पुरानै भाका हो लोकगीत होइन यो विदेशमा जाने दाजुभाइहरूको अलिकति व्यथा कथा मैले आफैले रचेको गीत छ यसैले मैले यसो यहाँ प्रसारण गरौँ कि भन्ने हुन्छ सुरु गर्नुहोस् है सुरु गरौँ रुमाललाई छचिन है ओके रुमलाई छचिनु गाउँघरको मायालाई सोध्याछ भनिदिनु विदेशमा काम गर्न झरेको होइन परेको रुमलाई छचिनु घरको मायालाई सोध्याछ कामबर नजरेको रहर होइन बाबा त परेको रुमलाई छ गाउँ घरको मायालाई सोध्याछ दिनु साठी डिग्री कामको र पापेर मलाई खपेर रोमालाई गाउँ घरको मायालाई सोध्या छ घामको राप तापेर काम गर्दैछ यो गर्मी खपेर रोमालाई गाउँ घरको मायालाई छ पर कस्तो छ पियारी बस्नु घर बाबा छ सियारी रुमलाई छ गाउँघरको मायालाई सोध्या छ कस्तो छ पियारी बस्नु घर बाबा छ सियारी रुमलाई छ गाउँघरको सोधेछ भनिदिनु दिन परि काम गरी फुल्दछ साझमा नगरमा फुल्दछ रुमलाई छ चिनो गाउँघरको मायालाई सोध्या छ भनिदिनु काम गरी भुल्दछ साझमा घरमा भन्दा छर्नु मलाई चिनु घरको मायालाई सोध्या छ दिनु तिन वर्षमा म फर्कि आउन मनको धोको पुर्याइ छाडु न मलाई छ चिनु घरको मायालाई सोध्या छ फर्की आउन मत दुःख पुर्याए छाडो न रुमलाई छाचिनु गाउँघरको मायालाई सौदा छ भक्तिनु पाचे कमै म फर्की आउन मारे तिम्रो आँसुले झन्धोएन रुमलाई छाचिनु गाउँघरको मायालाई स्वदेश भनिदिनु एकै यस्तै मिठो भाका गाउनुभयो पुरानो भाका र यसरी गाइराख्दाखेरि होइन जति पनि रेडियो सुनिराख्नु भएको छ र उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ आफ्नो मनमा भएको भनौँ होइन आफ्नो कला गलालाई कसैले नलुकाउनु होला अब यसै गरी अहिले हरेक संसार माध्यम भनौँ एफएमबाट होइन विशेष गरी हाम्रो यो अर्पण एफएमबाट चाहिँ यो कला भएको सिप भएको हाम्रो कलाप्रेमी साथीहरूको लागि एउटा आफ्नो गुम्सिएको कलालाई एउटा अलि उजागर गर्न होइन अब जनमासमा पुर्याउनको निम्ति यो धेरै सहयोग र मद्दत गर्नुभएको छ एफएमले एफएमले चाहिँ पहिलोसँग उनले धेरै धन्यवाद छ अनि भएका गला भएका कला भएका साथीहरूले यसै गरी अब स्टुडियोमा आएर गाउन सक्ने वातावरण बनाएर आउनुभएको होस् होइन राम्रोसँग अब गाएर गाउँदाखेरि कसैले पनि आहा कस्तो राम्रो रहेछ भन्ने एउटा आफ्नो कलालाई सिपबाट बढावा रूपमा सबैले आफ्नो कलालाई देखाउन सकोस् भन्ने चाहन्छु र अन्तमा रहेर एउटा भाका सुनाउँ तपाईँको अन्तिम भाका कुन भाका सुनाउनुहुन्छ अन्त्यमा अन्त्यमा म तपाईँ सुनिराख्नु भएको छ तपाईँको लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लु पाँच सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ लोगागनको पोसाईमा गत हप्ताको विजेता मित्र हिरालाल पाखरिनजीसँगै हामी छौँ र उहाँको गीतलाई पनि हामी सुनिराखेका छौँ कुन भएको सुन्नुहुन्छ अन्तमा अन्तमा म पुरानै भएको हुन्छ सुरु गर्नुहोस् है हुन्छ सुरु गरौँ बल्ल बल्ल भेट भएको दिन भेट भएको दिन सानो एकै बचन बोल्दिन खेन बाटो छ भेरालो सानो सँग पनि दामिलो लाछ तेरालो सानो सानो पानी दमिलो मन किन यही लाछ तेरालो बोलाउ भने किन हो किन किन हो किन छ बिरालो सानो सानो पानी घमिलो मन किन इला छ पिरा लगाइदेऊ छ भने माया छ पकुलाइदेऊ छैन भने माया मोहनी अन्तमा रहेर निकै सुन्दर गीत सुनाउनु भयो लोक भाकालाई सुनाइदिनु भयो धेरै धेरै धन्यवाद छ यहाँसम्म आइदिनु भयो हिरालालजी होइन बाँकी श्रृङ्खलाहरूमा पनि हामी यसै गरी भेटघाट भइराख्न पाऊँ र यहाँसम्म आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छुट्टिन्छौँ है त हुन्छ नमस्कार गत हप्ताका विजेता मित्र हिरालाल पाखरिनजीसँगको भलाकुसारी सँगसँगै उहाँको आवाजलाई पनि तपाईँ समक्ष राख्ने जमर्को मैले गरेँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउँदै गर्नुहोस् एकैछिन एउटा मिठो भाका सुन्छौँ हामी त्यसपछि पुनः हामी उपस्थित हुनेछौँ Yesu, hau nire palde you. विचार समाचार गीत सुन्न पाउँछ राम्रो विचार समाचार गीत सुन्न पाउँछ एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउँछ गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोलाइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको इन्जिनियरिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award Apache Apache RTR 160cc. साथमा स्टार सिटी 110 सीसी र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुवका जाने आफ्नो सपना पुरा गर्नु हो हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षा सुविधाहरू ग्यारेन्टीका साथ सञ्चालन या भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धी जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान बसी आफ्नो अध्ययन पुरा गरेका सिन्सयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेसिङ कोचिङ गरिने सम्पर्क central college of vocational training private limited Kathmandu branch office सही चोक नारायणघाट चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराहा चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी राम्रो विचार समाचार गीत सुन्न पाउँछ राम्रो विचार समाचार गीत सुन्न पाउँछ एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउँछ गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण एक किसिमको व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोगायनको बसाइँलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ चार बजेर छयालिस मिनट गइसकेको अवस्था हामीसँग धेरै समय छैन आउनुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर यो बाटो हुँदै आउनुभयो भने कार्यक्रम लोकाङ्गनको बसाइसम्म तपाईँ आइपुग्नुहुनेछ र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को साथ यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ आउनुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ यो व्यवसायमा रहेर हामी मिठा मिठो लोक भाकाले पनि तपाईँलाई साथ दिने गर्छौँ र तपाईँसँग त्यो कला गला छ लोक भाका भनेपछि असाध्यै तपाईँलाई मनपर्छ भने पनि तपाईँ आउन सक्नुहुनेछ अन्तमा रहेका छौँ हामी अन्तमा रहेर एकजना साथीसँग मात्र भलाकुसारी गर्न सक्छौँ होला हामी आउनुहोला शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर रेडियो अर्पण एक सय चार थुप्रो पाँच मिघरको व्यवसायमा यो बस्तीमा हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजे अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ यो बसाइमा रहेर हामी हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाउने गर्छौँ त्यही भाकाहरूलाई गाउने गर्छौँ कोही साथी आउने तर्खर गर्नुभएको आउनु भएको छैन अब बिदा माग्नुपर्छ भन्ने सङ्केत दिइराख्नु भएको छ राजले आज जम्मा जम्मी दुईजना साथीहरूको सहभागिता रहेको थियो दीपक सुनवार सौराबाट र माया सिलवाल आउनुभएको थियो भण्डाराबाट दिपक सिलवाल स्वत विजेता भन्नुभएको छ आज माया सिलवालजीको हामीले बिचमा कुरा सुन्न सकेनौँ उहाँको आवाजलाई बुझ्न सकेनौँ र आजको विजेता बन्नुभएको छ दिपक सुनवार पुनः एकपटक तपाईँलाई धन्यवाद र विजेतालाई पुनः एकपटक बधाई दिँदै तिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै लोकभाकको मित्र दिपेन्द्र पनि भोलि बिहान नौ बजेपछि पुनः भेट्ने बाचासहित छुटिन्छु हस्त नमस्कार बुढाबाले काम गर्दैनन् बुढी आमा आइया घर धान्न सक्छौ सक्दिनौ भन भन मैया काम गर्दैनन् बुढी आमा आया गर्दा छेउ सक्दिनौ भन भन मैया मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन् बस्दिनमा घरे ज्वाइ बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भाइ बाबा आमा छन् बस्दिनम घरे झै बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइर भए बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइर भए हो